सैतिस इन्द्रावती तीरको त्यस माझी बहुलता भएको गाउँमा त्यसपछि घटनाहरू द्रुत गतिले हुन थाले सानो काजीले देवु पानेरूलाई गोली ठोकेर भूमिगत भएको केही दिनपछि एक्कासी सदरमुकामबाट एक दर्जन राता टाउके आएर शान्ति सुरक्षाको नाउँमा आधा रातमा त्यस गाउँमा हमला गरे त्यति बेला हात परेका तन्नेरी माझी सबैलाई कुरमुर्याएर चलान गरे यी चलान भएकामा मुख्य मुख्य सोभिते हिरे नाराने जयमाने बुधे बिर्खे परिमले सकुने देउपुरे बोटे र अरू पनि केही जल्दा बल्दा माझीहरू थिए भीमे त्यति बेला दोलालघाटतिर विकास खोज्न गएकाले ऊ बाँच्यो तर गाउँका मानिसलाई सबैभन्दा धक्का लाग्ने र अपत्यारिलो कुरा त के भयो भने आधा रातका बीच एक्कासी हमला गरेर उनीहरूले बुढो भूमाको ढोका फोरेर भूकम्पमा च्याए त्यति मात्र होइन दिनभरको थकाइले शरीरका लुगा कपडाको पनि राम्रो हेक्का नभएर झन्डै झन्डै अर्धनग्न अवस्थामा रातको अँगालोमा यौवनको प्रगाढ निन्द्रामा सुतिरहेकी लालकिटीलाई गिच्चाइ मुन्ट्याइ गर्दै बाहिर निकाले यस्तो अप्रत्याशित रूपले आधा रातका बखत घरमा हमला भएर लछार पछार पारिँदै बाहिर ल्याइएकी लालगेडी आँखामा भएभन्दा पनि बढी आश्चर्यको विमुटता लिएर ती शान्ति सुरक्षाका क्रूर प्रहरीका अनुहारमा हेर्न थाले उसले आफ्ना अपर्याप्त कपडाका चित्रहरूले आफ्नो नाङ्गो लाज ढाक्ने प्रयत्न गरेकी थिए उसका आँखामा क्रमशः क्रोधको क्षोभ लाज र अपमानको ज्वाला धकधकाउँदै गएको देखियो तर आधा रातको अधखल्छु निद्राबाट जबरजस्ती उठाइएको बुमा बोडो भने आँखामा आश्चर्य र विमूर्ताको प्रश्न बोकेर त्यो विचित्र घटनालाई ठम्म्याउने प्रयत्न गरिरहेको देखियो हिँड हिँड प्रहरीको नायके सायद हवलदार थियो त्यो उसले लालगेडीको पिठ्यौमा धक्क्याउँदै आज्ञा दियो साथै प्रहरी जवानहरूलाई पनि सबै कैदीलाई धक्क्याउँदै अगाडि बढ्ने कमान दियो कहाँ कहाँ लान लागेको हामीलाई यो आधा राता एक्कासी लालगढी निर्भिक भएर ठर्दी हामीले के बिराएका छौँ तेरा पैका घर कहाँ अब सिमारण प्रहरी नाइकेले चरम फोहोर गाली उच्चारण गर्दै उसलाई धक्क्यायो उहाँ तेरो पोइ कुरेर बसेको छ क्या त्यस पशुको त्यस्तो घिनलाग्दो बोलीले लालगिडीका रौँका पोहोर पोहोर सल्के छै भए उसले दारा किटेर आफ्नो क्रोधलाई दबाएर अर्कातिर मुन्टो पठारी अर्कातिर हेर्न उसलाई झन कठिन पर्यो किनभने यतिन्जेलको खल्लाले त्यहाँ छिमेकी माझी माझिनीहरूको पनि निन्द्रा खलबलिएर उनीहरू तमासेका रूपमा वरिपरि जम्मा भइसकेका थिए अच्छो हिँड्दिनस् राण यही बेस्य त हो गाउँका ठिटा भाँड्ने हवलदारले अर्को धक्का दिँदै भन्यो लालगढीको ब्रह्माण्डमा आगो सल्क्यो तर ऊ थिए उसका सामु अहिले सानो काजी र उसका भरोटे होइनन् सरकारका प्रतिनिधि राता टाउके थिए ऊ जस्ता निमुखा र अनकन्टार गाउँमा हुर्के बढेका प्राणीका मनमा राजाको भन्दा यी राता टाउकेको आतंक ज्यादा गहिरो हुन्छ लालगेडी विवश भएर अगाडि हिँडे प्रत्याशित दुःखसँग त जोत्न सकिन्छ किनभने त्यसका लागि मन तयार भएको हुन्छ र शक्तिभर बचाउको तयारी पनि मान्छेले गरेको हुन्छ तर अप्रत्याशित दुःखका लागि मान्छे तयार हुँदैन त्यसैले यसको चोट गहिरो हुन्छ अनि त्यस चोटले मान्छेलाई क्रियाशील होइन जड बनाइदिन्छ माउको खोकिलाबाट चिलले चल्ला गाने झैँ आफ्ना आँखा सामु आफ्नी मातृहीना तरुनी छोरी आफ्ना आँखाकी एकमात्र आँखी गेडी जस्ती छोरीलाई यसरी एक्कासी पुलिसका मान्छेले गाँजेर लाँदा बुबा बुढाको आत्मामा आगो लागेर उसले ती आतताईमाथि भयङ्कर रूपबाट हमला गर्नुपर्ने हो तर उसले त्यस्तो केही गर्न सकेन न उसका मनमा क्रोध र जोसको ज्वार उर्लन सक्यो न उसको निर्मल कण्ठबाट फिरातको क्रन्दन नै फुट्न सक्यो यतिसम्म कि उसको छाती फुटेर उसका आँखाबाट बलिन्द्र धारा आँसुको वर्षासम्म पनि हुन सकेन उसका सम्पूर्ण अवयव जड झैँ भए आँखा फटेक गुच्चा झैँ संवेदनहीन भए केवल एउटा तीव्र पीडा र वेदनाको मुख चस्का मात्र उसले आफ्नो भित्र अनुभव गर्यो र आफ्ना मुख अबोध आँखाले त्यो सम्पूर्ण जगन्ने काण्ड हेरिरह्यो बुमाको आत्माको चितकार त त्यसको केही दिनपछि काजीका पुर्ख्यौले ठुला घरको भव्य शयन कक्षको चौगिर्दाभित्र मात्र फुटे थियो गए दिन छोराको जगन्य कृत्य आफ्नै आँखाले देखेर ओछ्यानमा लडेका बुढा काजी त्यसपछि उठ्न सकेनन् उनका आँखा सामु एक्कासी एउटा अँध्यारोको पर्दा टाङ्गे जय हुन्थ्यो हुन त त्यस अवस्थामा पनि आफ्नो त्यस कुलदीपलाई हत्याकाण्डबाट चोख्याउने प्रयत्नमा कुनै कसर रहन दिएनन् उनले सरकारी अधिकारी पुलिस अधिकारी वकिल मन्त्री न्यायाधीशसम्म पुर्याएर आफ्नो गोजी रित्याए घटनास्थलमा भएका धेरैजसो सोझा निमुखा रैतीलाई कसैलाई डर देखाएर कसैलाई केही लोभ लालचमा फसाएर सानो काजीका पक्षमा सजमिन गराई देबुको मृत्युलाई आकस्मिक दुर्घटना अथवा भव्यतव्यको रूप दिलाए तर उनको अन्तरात्मालाई भने अपराध बोधको धमिराले कुटकुट्याउन कहिल्यै छोडेन के उनले यमराजका दरबारमा छोराको गुरुघाती कृत्यको सजिलो जवाब दिन सक्लान् झन् त्यसपछि गाउँमा पुलिस छापा भएर भूमाकी छोरीको बलात्कारी अपहरणपछि त काजीको अन्तर्व्यथाले झन् गम्भीर रूप लिएको थियो भूमा आफ्नो पलङमुनि हनुमान आसनमा घोडा मारेर बसेको भूमा मिजारलाई सम्बोधन गर्दै निराश व्यथाले अन्ठिएको स्वरमा सोधे बुढा काजीले तेरी छोरीको पत्तो लाग्यो चौतारा गएको मान्छे आयो भेट्ठी नमालिक भुमाले भक्का नअड्केको स्वरमा भन्यो चौतारामा उसको कुनै पत्तो लागेन चितुवाका ओडारमा पुगेकी बाख्री कहिले फर्केर आएकी छ र मालिक बुढा भुमाले बर्खाको फुर्कोले आँसु पोछ्यो आफ्नो अनन्य भक्त चिर सेवक यस बुढाको अश्रु विगलित स्वरले बुढाकाजीको छातीमा गहिरो चिरा पारिदियो उनका आँखा पनि आँसुले टलबलाए अब यस ठाउँमा मेरा पुर्खाले आफ्ना पौरखले आर्जेको सम्पत्ति मान इज्जत हैकम आज एउटा कुलङ्कार छोराले छपरी मुनि पार्ने भयो मालिक त्यस्तो मर्जी नहुनुहोस् इमान्दार र काजी खलकको शुद्ध मनले भलो चेताउने रहेथे बुढो अहिले आफ्नो छोरीको बिउ व्यथाभन्दा बढी बुढाकाजीको शारीरिक अवस्था र अन्तर्व्यथाले बढी विगलित भएको थियो मालिक छोटा मुखले छोटा कुरा नै गर्छ बुमाले आफूलाई ज्यादै खसालेर भन्यो सूर्य भगवान्तिर फर्केर कसैले थुक्छ भने त्यो थुक सूर्य भगवान्सम्म पुग्छ र बरु थुक्नेका मुखैमा आएर खस्ला मैले त यस्तै जाने छु हामी गाउँमा छौन्जेल साना काजीको रौँ पनि कसैले झार्न सक्दैन बुढो फुबा आफ्नो मिजारीको इज्जत राख्न खातिर यी सब कुरा भन्न त भन्थ्यो तर यहाँनिर उसको आवाज धर्मराको स्पष्ट थाहा हुन्थ्यो किनभने यसबेला पुलिसका क्रूर पन्जामा परेकी छोरीको सम्झना एउटा पीडा शूल भएर उसको मुटुमा गढिरहेको हुन्थ्यो उसको थर्केको स्वरबाट बुढाको मनमा परेको आघातको आभास पाएर बुढाकाजीको अन्तरको व्यथा आँखामा छलछलायो यो बुढो स्वामी भक्त नोकर कसरी आफ्नो छातीको पीडा बिर्सेर मालिकको व्यथामा आफ्नो आत्मा खोलिरहेछ कति गहिरो निष्ठा कति सरल विश्वास बुढा काजीको मनलाई यस बुढो सेवकको आत्मत्यागी भावनाले झन आन्दोलित गरायो भूमा म तेरी छोरी तेरी छोरी कुन मेरी छोरी कुन त्यस निर्दोष केटीमाथि त्यस्तो कुकृत्य गर्ने गराउने पशुलाई मरेपछि पनि क्षमा गर्ने छैन यो कर्म गराउने मेरो छोरो रहेछ भने पनि मेरा आत्माले त्यसका हातको पिण्ड पानी छुने छैन बुढाकाजीका काजीका आँखाबाट भाल ती आँसु धारा छुटे यो देखेर आफ्नी छोरीमाथि आफ्ना आँखा सामु त्यत्रो कुकृत्य भएको देख्दा पनि नफुटेको बुढाको छातीको मूल एक्कासी फुट्यो दुःख नमान भूमा दुःख नमान बुढाकाजीले आफ्नो जीवनमा कहिल्यै नगरेका कुरा गरे उसले आफ्ना गोडामा परेको त्यस माझीको मैलो र सुँगुरको गन्ध बसेको रुखो पाकेको केशमा आफ्ना मुलायम हत्केलाको वरदान फिराउँदै सान्त्वना दिए उनको स्वरलाई पनि बुमाका आँसुले गिलायो छे किन रुन्छस् अहिले त म छु नि त अनाथ भएको छैनस् नि मेरो एक मुठी सास छौन्जेल तैँले यसरी अनाथ भएर रुनुपर्छ लाटा तेरो त घरबार पनि त लुटिएको छैन मालिक घरबार मात्र लुटिएको भए त बरु सहन सजिलो हुन्थ्यो मेरा जस्ता घरबार लुटिएर बनिमास लागेका कति छन् तर मेरा त इज्जत लुटियो इज्जत भने सानाको सानै हुन्छ ठुलाको ठुलै हुन्छ तर इज्जत सबैको हुन्छ आमा नभएकी टुहुरी छोरी यी बुढिएका आँखा अगाडि लुटी म कुन छातीले धिर्जे गरौँ तैँले धीर्जे गर्नुपर्छ लाठा बुढाकाजीले काजीले भने तँ धन्दा नमान म तेरी छोरीको पत्ता लगाउन आफ्नो सबै धन बल र बुद्धि चुकाइदिनेछु मैले चारैतिर मान्छे पठाइसकेको छु जिल्लाका पुलिसको विश्वास नभएर काठमाडौँका पुलिसका ठुला हाकिमसम्म पनि कुरो पुगिसकेको छ आज नभए भोलि तेरी छोरीको पत्तो लाग्नेछ तर बुढाकाजीका लागि त्यसपछि त्यो आफ्नो वचन पुरा गर्ने भोलि कहिले आएन एक दिन बिहान काजीको तमाखुको चिलिममा आगो बनाउँदा बनाउँदै बुढो भूमाले देख्यो आन्तरिक पीडा र उत्तेजनाले गर्दा बुढा काजीका आँखा अङ्गार चाहिँ सल्किएर बाहिर निस्कन खोजेका छन् तर उनी बिल्कुलै संज्ञाहीन झैँ विचित्र विचित्र चेष्टा गर्दैछन् उनको फोक्सो कामीको खलाती झैँ तर एकदम अनियमित गतिमा उर्लन थालेको छ मालिक मालिक काजीको डरलाग्दो अवस्था देखेर बुढो भुमा एकदम आत्तिएर उनलाई अँगाल्न पुग्छ तर काजीको चेष्टा सप्रनुको सट्टा झन्झन बिग्रँदै गयो उनको बकरहित मुख केवल प्याक प्याक गर्न थाल्यो मालिक मालिक बुढो भुमाको आत्तिएको चितकारले गुमजी बनोटको ठुला घरको कोठा चोटा एकैपटक प्रतिध्वनित भाजे गुन्जियो बिहान सबेरैको यो अत्यासको चिच्याइले हतपति बाहिरका मान्छेका सामु काजीको बैठक बनाउने घरकी मालिकनी बुढी कजुनी पूजा कोठामा पूजा सरदाम हाल्दा हाल्दै एकदम अत्तालिन् किन चिच्याए बुढो बोमा उनी अत्यासमा पूजाका सामान लथालिङ्ग फालेर हुर्जिँदै तल बैठकतिर खुर्मुरिन् के भो हजुरलाई बुढी कजिनी लोग्नेको शिर उठाएर आफ्नो काखमा राख्दै उनको अनुहारतिर झोकिन् उनको स्वर डर र आशंकाले कामिरहेको थियो के भो हे ईश्वर अघि बिहान दुध ठक्राउन आउन्जेलसम्म यस्तो केही उपाधि भएको थिएन के भो भुमा एक्कासी लौ न तिमीहरू के हेरेर बसिरहेका जाओ डमरु बाजेलाई बोलाएर ल्याऊ आउँदा रामप्रसाद पण्डित बाजेलाई पनि बोलाएर आउनु अँ सुनिस् आउँदा पात्रो र ज्योतिषीको पस्तोक पनि लिएर आउनु भन्नु बुढाकाजीका होठ केही भन्न फरफराए चाहिँ लाग्थे तर बग फुटिरहेको थिएन तर उनका आँखामा भने फेरि एकपल्ट जीवनको प्रकाश मौलाएको देखियो र त्यसको गहिरोमा उनका मनका सम्पूर्ण व्यथा कथाहरू प्रतिबिम्बित भइरहेका थिए यदि कसैले पढ्ने चेष्टा गरेको भए अन्त्यमा बुढाखाजीले आफ्नो त्यही क्षणिक चेतना स्थितिको लाभ उठाएर बडो दया पीडा व्यवस्थापूर्ण क्षमा याचनाका आँखा उठाएर आफ्नो अनन्य सेवक मिजार भूमातिर हेरे उनका ती आँखाले मानौ भनिरहेका थिए मलाई क्षमा गर भूमा अब तेरा निम्ति के गर्न सक्छु भन्त म बाँचेकै भए पनि एउटा उमेर र युगको मुङ्रोले नाङ्रा र दाँत झारेको निस्वत्त बुढो बाघ म के नै गर्न सक्थेँ र त्यसमाथि अब त म अन्तिम सासको त्यान्द्रोमा झुन्डिएको छु मालिकका आँखामा अन्तिम क्षणमा छचल्किएका ती व्यथा कथाले बुढो भुमाको अन्तर छोयो ऊ उनका गोडामा छाँद हालेर अन्तिम पल्ट फेरि केटाकेटी रोए छै रोयो बुढा काजी शुद्ध सामन्तवादको चरित्र सानो काजी खिचडीवादको उपज सामन्तवाद मालिक नै रहेर मार्छ ऊ नझुकी भाँचेर पनि भन्छ म तिमीहरूको मालिक हुँ त्यसैले आज्ञा दिने हुँ तिमीहरू प्रजा हौ त्यसैले आज्ञा पालन गर्नु मात्र तिम्रो कर्तव्य हो अधिकार खोज्नु होइन तिम्रो अधिकार त मेरो दयामा निर्भर गर्छ म मर्छु तर तिमीसँग घिड घिडाएर होइन तर खिचडी बाद कमारो भन्दा पनि निकृष्ट अवस्थामा मर्छ ऊ भाँचिने डर भएपछि आफूले लत्याएका कमारा अथवा जनताका गोडामा पनि झुकेर भाँच्छ म त तिमीहरूकै हुँ तिमीहरूकै अथवा जनताकै माझबाट तिम्रै सेवा गर्न आएको हुँ साँचा मालिक त तिमी हौ म त तिम्रा आज्ञाकारी सेवक मात्र हुँ तिमीले नै सेवा गराउन मेचमा चढाएका म कडाउन माउरीको घार भएको रुखमा चढाएका अन्तिम सासको मसिनो धागाको भारमा झुन्डिएका बुढाकाजीका आँखामा हेर्छु भोमा उसको अन्तर्मुख भाषामा त्यो मालिकको अन्तिम अस्तित्वसँग फिराद गर्छ मालिक तपाईँको शेषपछि हाम्रो युगको के हुन्छ मैले आमाको दुधको सट्टा आफ्नो रगतमा पालेकी मेरो एउटी टोरी बच्ची त्यसको के हुन्छ के गर्छस् फुबा काजीका आँखाले पनि मुख भाषामै सायद जवाब दिन्छ म अब त अन्तिम टुङ्गोमा पुगिसकेँ कदाचित जीवितै भएको भए पनि त देख्दै थिएस भावी युगका सामु म कति विवश हुँदै गएको थिएँ तैँ कति विवश हुँदै गएको छस् आफ्ना तल्ला पुस्ताका सामु त खुदै अनुभव गर्दैछस् त अब त नै भन् यस्तो स्थितिमा म के गर्न सक्छु त के गर्न सक्छस्